नया हिमाल नयाँ खबर हिमाल खबर पत्रिका हरेक आइतबार हिमाल खबर पत्रिका प्रकृतिको अनुपम उपहार स्वरूप प्राप्त गोदावरी मुहानको शुद्ध पानीलाई अत्याधुनिक प्रविधिबाट गुणस्तरयुक्त उत्पादन गरिएको क्लिन गोदावरी मिनरल वाटर सधैँ प्रयोग गरौं बिस लिटरको जार र बोतलमा उपलब्ध क्लिन गोदावरी मिनरल वाटर खोजी खोजी पिउने गरौं आजै सम्पर्क गरौँ KN mineral water and beverage Godavari Badikhel mobile number अन्ठानब्बे एकचालिस पचासी एक्काइस अठहत्तर अन्ठानब्बे पाँच दस अडचालिस पाँच सय बाहन्न तमसोमा ज्योतिर्गमय अन्धकारबाट उज्यालोतर्फ लागौ शिक्षाले समाजमा ज्ञानको ज्योति दिन्छ जनमैत्री बहुमुखी क्याम्पस र उज्यालो नाइन्टी नेटवर्कको सहकार्य रेडियो कार्यक्रम जनमैत्री शिक्षा चौतारी शैक्षिक गतिविधि शिक्षा सम्बन्धी रिपोर्ट हक्सपप विचार अन्तर्वार्ता लगायत सम्पूर्ण सामग्रीले भरिएको एउटा पूर्ण शैक्षिक रेडियो प्रस्तुति कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज अजर अमर गीतहरूको एक सय बीसौं श्रृंखला एक सय बीस श्रृंखलासम्म आइपुग्दा अजर अमरले धेरै विशेष सन्दर्भका कार्यक्रमहरू सञ्चालन गरिसकेका छन् विक्रमाब्द दुई हजार एकहत्तरबाट शुरू भएको यो कार्यक्रम क्राइस्टबद्ध दुई हजार पन्ध्रको शुरूआतमा यो पचपन्नौ अंक पुगेको थियो र पचपन्नौ अंक शुभकामना अंक परेको थियो छप्पन्नौ अंक हाँसी गीतका श्रृंखला परेको थियो सन्ताउन्नौ अंक बोली एउटा लोली दुईटा परेको थियो यसरी मेतेरी संगीत दाजुभाइ जोडी महिला युगलबन्दी तारादेवीको पुण्यतिथिमा तारादेवी विशेष त्यसपछि यात्रा श्रृंखलामा यात्राका गीतहरू परेका थिए भने त्रिसाठी अंकमा गुमनाम कलाकारहरूका बारेमा चौसाठी अंकमा पति पत्नीका गीतहरू जो पति पत्नी नेपाली संगीतमा समर्पित छन् तिनका बारेमा थिए र पैंसाठी र छैसठीमा हामीले आत्मकथा बोधका गीतहरू गर्दै हामी सयौं अंकसम्म आउँदा विभिन्न श्रृंखलाहरूलाई पार गर्दै आयौं त्यस सन्दर्भमा बीचमा हाम्रा दिवंगत संगीतकारहरू हुतराज शर्मा गीतकार डाक्टर रामान त्रिषित गायक बटुकृष्ण ज्वाला गायिका अर्ण लामाका पनि विशेष सन्दर्भहरू परे भने चलचित्र निर्देशक एवं गीतकार प्रदीप रिमालको अमेरिकामा देहान्त भएको बेला उहाँको बारेमा प्रदीप रिमाल विशेष कार्यक्रम पनि हामीले गर्यौं त्यसै गरिकन फरवरी महिनाको चौध गते चौहत्तरौं अंकमा हामीले प्रणय विशेष गीतहरूको कार्यक्रम राख्यौं यसरी अजर अमर गीतहरू आज एक सय बीसौं श्रृंखलामा आइपुग्दा हामीले एउटा नयाँ विशेष छनौट गरेका छौं दरबार विशेष नेपाली सुगम संगीत नेपाली आधुनिक संगीत वा नेपाली स्वर गाथाको एउटा इतिहास बन्छ दरबारसँग दरबार फरक फरक शैलीमा थिए मल्लकालको दरबारमा पहिलो कवि थिए नेपाल भाषाका कवि रणमल्ल रणमल्लको समयमा नेवार भाषाका वजनहरू दरबारमा संगीत हुन्थे प्रताप मल्लको समयमा विविध भाषाका नमोस्तुतिहरू संगीतबद्ध हुन्थे त्यसरी नेपाल एकीकरण हुँदै गएपछि राणा शासनकालमा चन्द्र शमशेर र वीर शमशेरको समयमा नेपाली आधुनिक संगीतको विकास भव्य रूपमा भयो संगीत अन्वेषक रामशरण दर्नाल वीर शमशेरको समयमा नेपाली आधुनिक संगीतको शिखर समय मान्छन् भने जनार्दनसम्म चन्द्र शमशेरको समयलाई विशेष समय मान्छन् चन्द्र शमशेरको समयमा नेपाली जगतकी प्रथम गायिका मेलवा देवी प्रकट भइन् भने त्यसपछिको समयमा उस्ताद बद्री उस्ताद साईलाई धेरै दरबारबाटै आए र विशेष गरेर भारतका चर्चित संगीतकार खेमचन्द प्रकाश जसले लता मंगेशकरको पहिलो हिट गीत आएगा आनेवाला संगीत गरेका थिए ती पनि नेपालकै दरबारबाट आएका थिए आजको हाम्रो यो श्रृंखलामा दरबार सम्बन्धी यो चर्चा रोचक लाग्नेछ यहाँलाई किनकि दरबार भन्ने बित्तिकै गीत संगीतको खानी खजाना मात्र होइन त्यहाँ धेरै कलाकारहरूको गायनको इतिहास शुरू भएको हुन्छ र शास्त्रीय संगीतमा त दरबार राग निकै लोकप्रिय मानिन्छ गजलका बादशाह मेदी हसनले पाकिस्तानकी चर्चित गजलकार परवीन शकीर जसको एकतीस वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भयो परवीन शकीर एकमात्र पाकिस्तानी महिला गजलकार थिइन् त्यति बेला उनको रचनाको कुबकु फैल गई दरबार रागमा नै संगीत गरेका थिए गुलाम अलीले गजल हंगामा है क्यों बर्पा दरबार रागमा नै गरेका थिए जगजीत सिंहले देने वालो मुझे मौजौं कि रवानी दे दो दरबार रागमा नै गरेका थिए दरबार रागमा पछिल्लो चरणसम्म पनि धेरै चर्चित गीतहरू आए जस्तो किशोर कुमारले नमक हलालका लागि पग घुङ्गुर बाँध मीरा नाची थिए रफीले ओ दुनियाँ के रखवाले केएल सैगलकै पनि चर्चित गीत नयनही धीरधरो जुन तुलसी सुरभक्त सुर सुरदासको रचना मानिन्छ त्यस गीतलाई गरे भने मुकेशले दिल जलता है तो जल्ने दो यी सबै दरबार रागमा थिए तर हाम्रो आधुनिक संगीत नेपाली संगीतको स्वर्णिम युग दरबारमै केन्द्रित थियो अर्थात विशेष गरेर त्रिभुवनको शासनकालमा दरबारमा शास्त्रीय संगीतको एउटा लहर चल्यो त्रिभुवनका छोरा महेन्द्रले दरबारबाट आफ्नो पत्नी रत्नाको नाममा रत्न रेकर्डिङ स्टुडियो स्थापना गरेपछि धेरै नेपाली कलाकारले कोलकाता र काठमाण्डुको चेत भवनमा गीत रेकर्ड गराउने मौका पाए आज दरबार विशेषको यो कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ आज जेठ अठार गते भोलि जेठ उन्नाइस गते नेपालमा एउटा दरबार एउटा शक्तिको केन्द्र तहस नहस भएको दिन र नेपाली इतिहासको एउटा अत्यन्त कालो दिन ज्येष्ठ उन्नाइस गतिको त्यो घटना सम्झिने बित्तिकै विश्वव्यापी रूपमा नेपालले एउटा समाचारको शीर्षक पाएको थियो र नारायणी दरबारमा भएको त्यो विभत्स हत्याकाण्डपछि नेपाल अन्तर्राष्ट्रिय जगतमा केही चर्चित केही अलोकप्रिय केही विवादास्पद पनि भएको थियो त्यो हत्याको कथा यथावतै छ तर त्यो दरबार हत्याकाण्डमा दरबारकै एक रानी जो चर्चित गीतकार पनि थिए चाँदनी शाहको पनि देहान्त भयो र सम्पूर्ण वीरेन्द्रको शासन शाहवंशको एउटा अत्यन्त शक्तिशाली युगको परिवारको समाप्ति भयो ती सबैलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आजको यो कार्यक्रम यो गीतबाट शुभारम्भ गर्न चाहन्छु बिर्सेको भए बितेका पुरा पापीको मनले सम्झायो होला पुरानुमा त्यो चिसो हावाले सम्झायो होला पुरानुमा त्यो चिसो हावाले ले काली का थोपा फुलका मुनाले दिउँझायो होला सुते कुमा बिहानी भखले दिउँझायो होला सुते कुमा बिहानी भखले तिमीको याद जमेको उले सम्झायो होला पुरानो माया चर्केको घमाले उडेको देखि जुरेली जोडी आकाश रङ्गले छायो कुमा सम्झायो होला पुरानुमा बच्चु माया पुरानो याद समझायो होला पुरानो बच्चु कैलाशको स्वर र संगीतमा यो गीत थियो म विवि शाहको अर्थात पञ्चायतकालका एक शक्तिशाली शासक महेन्द्र शाहको जसलाई पञ्चायतकालमा महेन्द्र वीर विक्रम शाहदेव भन्ने गरियो महेन्द्र एक कवि मात्र थिएनन् उनी सांगीतिक उठबस सहचारे अत्यन्त मन पराउँथे उनकै समयमा भारतबाट प्रसिद्ध कवि डाक्टर हरिवंश राय बच्चन नेपालमा कविता पाठ गर्न धेरै पटक आएका थिए डाक्टर हरिवंश राय बच्चन जो आजका चर्चित अभिनेता अमिताभ बच्चनका पिता हुन् र उनले आफ्ना पिता अमिताभ बच्चनलाई सहित लिएर उन्नाइस सय चौवन्न छप्पन्नमा नेपाल आएका थिए र पछिल्लो पटक उनी जब अमिताभ बच्चनसँग महान फिल्मको सुटिङमा नेपाल आए त्यति बेला तत्कालीन राजा वीरेन्द्र कि बहिनी शारदाको घरमा फेरि हरिवंश राय बच्चन अमिताभ बच्चन जया बच्चन सम्पूर्ण परिवारको एउटा भेला भयो यसबारेमा हरिवंश राय बच्चनले आफ्नो आत्मकथा दशद्वार से सोपान तकमा लेखेका छन् पृष्ठ पाँच सय एकमा नेपालका महाराजाका बहिनी राजकुमार शारदा अमिताभका फ्यान हुन् एक दिन उनले हामी सबैलाई आफ्नो निवासमा खानामा बोलाए जहाँ राजमाता रत्ना पनि आएकी थिइन् स्वर्गीय महाराज महेन्द्रकी पत्नी मेरो पछिल्लो नेपाल यात्रामा मेरो काव्य पाठ सुन्न उत्सुक थिइन् जसको स्मृति मलाई अझै पनि छ स्वर्गीय महाराज महेन्द्र स्वयं एक राम्रा कवि थिए र उनले धेरै कवि गोष्ठी आयोजना गर्दा म त्यो कवि गोष्ठीमा सहभागी थिए हरिवंश राय बच्चनले आफ्नो आत्मकथाको यो पाँच सय एक पृष्ठमा हिन्दीमा अझै लेखेका छन् हम लोगों के स्वागत सत्कार में एक भोज भारतीय राजदूतावास में भी दिया गया था जहां के कंपाउंड में अमिताभ के साथ 27 वर्ष पूर्व से उस समय के राजदूत श्री भगवान साय के लड़के अमरजीत के साथ दिनभर खेला करते थे यो आत्मसंस्मरणमा रत्नले हरिवंश राय बच्चनलाई भनेको एउटा पंक्ति मधुरका साथ उनले लेखेका छन् मेरा पति तपाईँको कविताका फ्यान हुन् रत्नले आफ्ना पति कवि महेन्द्र हरिवंश राय बच्चनका फ्यान हुन् भन्ने कुरा राजकमल प्रकाशनद्वारा प्रकाशित यो दशद्वार से सोपान्तकमा कवि राजा महेन्द्रको चर्चा गरेका छन् हरेक मुलुकमा राजशासनको समयमा दरबारमा हुने जमघटमा गजल मुसायरा गाना बजाना यी सबै हुने गर्छन् अठार सय सन्ताउन्न ईस्वी सम्बन्धमा भारतमा भारतका अन्तिम कवि राजा बहादुर शाह जफरको दरबारमा जौकलाई राष्ट्रकविको पदवी दिइएको थियो उनलाई दरबारिया कवि वा दरबार कवि पनि भन्थे त्यसै गरिकन त्यही समय दरबारमा जौकपछि गालिबको प्रवेश भयो र गालिबलाई पनि त्यति बेला दरबारले राष्ट्रकविको संज्ञा दिएको थियो नेपालको इतिहासका अन्तिम शाहवंशका राजा मानिएका ज्ञानेन्द्र विविक्रम शाहदेवको समयमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले एक प्रस्ताव लिएर गयो बिहिबारको दिन लगिएको त्यो प्रस्ताव शुक्रबार पारित हुनुपर्ने थियो र सूर्यबहादुर थापा र तत्कालीन राजाका बीचमा त्यो हप्ता एउटै मात्र काम हुन सक्यो त्यो काम थियो माधव घिमिरेलाई दरबारबाट राष्ट्रकवि घोषणा गर्ने र यसलाई प्रस्ताव गरेका थिए सूर्यबहादुर थापाले र यो विषयलाई अगाडि ल्याएका थिए सूर्यबहादुर थापाका भाइ गीतकार नगेन्द्र थापाले र ज्ञानेन्द्रले जो आफै पनि एक कवि गीतकार थिए जाँदा जाँदै उनले माधव घिमिरेलाई यो राष्ट्रको राष्ट्रकवि अर्थात पोइट लरेटको सम्मान दिएर गए माधव घिमिरे आज छयानब्बे वर्ष पार गरेर आफ्नो ग्रन्थ रितम्बराको लेखनमा सक्रिय हुनुहुन्छ उनलाई दरबारले दिएको वा राष्ट्रले दिएको त्यो राष्ट्रकवि सम्मान ज्ञानेन्द्रबाटै प्राप्त भएको थियो सेक्सपियरको समयमा पनि सरकारी हस्तेपका कुराहरू हुने गर्थे भने शास्त्रीय गायनका एक शिखर पुरूष तानसेनको समयमा पनि दरबार सक्रिय मानिन्थ्यो र दरबारका यी प्रसंगहरू धेरै छन् र भारतका चर्चित लेखक श्रीलाल शुक्लले दरबारमाथि वा राग दरबारीमाथि उपन्यास लेखेर पुरस्कार नै पाएका छनृ आज हामी दरबार श्रृंखला अन्तर्गत कुराकानी गर्दैछौ दरबारमा बसेर गीत लेख्ने दरबारीया गीतकारहरूका बारेमा हामीले पहिलो गीत बजायौं मवीवी शाहको अर्थात महेन्द्र विविक्रम शाहदेवको अब उनका छोरा रविन्द्र शाहले रचना गरेको नाति काजीले संगीत गरेको रविन्द्र शाह मवीवी शाहका जेठा छोरा मानिन्थे र उनी जीवनभर दरबारबाट बाहिर रहे पनि उनी कलंकीमा राज मन्दिरभित्र रहे र उनी उनको जीवनको अन्तिम समय उनले लन्डनको क्रमवेल अस्पतालमा उपचारार्थ उनी भर्ना भए र श्रुतिको वैवाहिक जीवनको समयको समयमा उनी स्वास्थ्य उपचारका निम्ति लन्डनमा थिए रविन्द्र शाह एक कुशल गीतकार थिए उनको गीत सम्भवत पहिलो पटक दरबारिया गीतकारमा नारायण गोपालले गाएको उनकै गीत हुनुपर्छ श्रद्धाको फूल आएर चढाइदिनु मेरो लासमा त्यो गीत थियो भने रविन्द्र शाह नातिकाजी पुष्प नेपाली योगेश वैद्य रूबी जोशी सत्यनारायण भण्डारी जस्ता धेरै कलाकारका आवाजका कारणले चिर प्रचित गीतकार मानिन्छन् र हामीले गत हप्ता प्रसारण गरेको चम्किरहेछ नील नभमा सितारा रानी तलाउ किनारा पनि रविन्द्र शाहकै रचना थियो अब यहाँ प्रस्तुत छ रविन्द्र शाहको शब्दमा नातेगाजीको स्वर र संगीतमा यो गीत कुखुर बसो बिहानी हाँसो फेरि प्रीति लाउँछौ कि लाउँदिनौ फुल फुल्यो बासना चल्यो फेरि माया आउँछौ कि आउँदिनौ हाल्यो लहरा ले आजा एक बेसी लहरा ले आजा मुख छोपी पछौरीले लेकिन मान्छो लाज पङ्ख खोली मुजुर नाचो मेरो गीत गाउँछु कि गाउँदिनौ पङ्ख खोली मुजुर नाचो मेरो गीत गाउँछु कि गाउँदिनौ बहरल शीतल दिने छहराको पानी गाई बाछा धपाई हिँड्ने सुकुमारी नानी फुल टिपी माला त गाँसो मेरो आशिक पाउँछु कि पाउँदिन फुल टिपी माला गाँसु मेरो आशिक पाउँछु कि पाउँदिन कुखुरा बस्यो बिहानी हाँसु फेरि प्रीति लाउँछु कि कुखुरा बास्यो बिहानी हाँस्यो रविन्द्र शाहको रचना नातिकाजीको स्वर र संगीतमा यो गीत नातिकाजीका बारेमा विशेष गरेर नातिकाजीले सबभन्दा धेरै दरबारका गीतकारहरूमा मविवी शाह रविन्द्र शाह अनि चाँदनी शाहका धेरै गीतहरू संगीत गर्ने अवसर पाएका थिए भने त्यति बेला क्रमैसँग गाउने अवसर पनि यिनैले पाएका थिए र पछिल्लो चरणमा तारादेवीले त्यो मौका पाइन् र तारादेवी पछि अम्बर गुरूङले संगीत गर्दाखेरि तारा थापाले पनि गाउने मौका पाए तर नारायण गोपालको जीवनमा त्यो मौका जुटेन वा नारायण गोपालले भर्सक मवी शाहका गीतहरू गाउन इन्कार गरे र चाँदनी शाहका गीत पनि गाउन इन्कार गर्दै आए तर चाँदनी शाहको गीत उनलाई एक परिस्थितिमा अत्यन्त मुस्किल का साथ गाउन पर्ने बनाइयो र उनले त्यसबेला धेरै नै डिमान्ड पनि गरे र डिमान्ड अनुसार उनलाई रकम पनि दियो तर पनि उनले गाउन इन्कार गरे भीम विरागले लेख्नु भएको पुस्तक स्वर सम्राटको सम्झना भन्ने पुस्तकमा नारायण गोपालले कसरी दरबारको मान्छेले लिएर आएको पैसालाई फर्काइदिए भन्ने कुरा पनि उनले आफ्नो संस्मरणमा लेखेका छन् दरबार अब त्यस्तो रहेन अब धेरै किसिमका दरबारहरू बनेका छन् कहीँ बलकुट दरबार कहीँ कोटेश्वर दरबार कहीँ प्यारिस डाँडा यी धेरै दरबारहरू बने तर यी सबै शक्तिका केन्द्र नै हुन् पहिले पनि त्यसरी नै थिए वा मल्लकालमा जसरी एक किसिमका दरबारहरू थिए आज अलि फरक किसिमका दरबार होलान् राणाकालमा एक किसिमका दरबारहरू थिए नेपाल राष्ट्र बैंकका पहिलो गवर्नर हिमालय शमशेर राणाका पिता रथी लक्ष्मण शमशेरको दरबारमा पनि नराज ढकाल एकेराज शर्मा जस्ता संगीत साधकहरू पुग्ने गर्थे त्यही दरबारबाटै नै नरराज ढकालले ठूलो सम्मान पाए यी धेरै इतिहासहरूसँग जोडिनेछन् दरबार रागका यी कुराहरू तर दरबार राग नै शास्त्रीय संगीतको एउटा विधागत संगीत मानिन्छ दरबार रागमा मैले अघि पनि चर्चा गरे मन्ना डेले झनक झनक तोरे बजे पाएलिया जस्तो गीत तु प्यार का सागर हे जस्ता गीत गाएका छन् भने दरबार रागमै तलत महमुदले ए दिल तु मुझे एसी जगह ले चल वा त्यसै गरी लता मंगेशकरले मदन मोहनको संगीतमा आपकी नजरौं नै सम्झा प्यारका काबिल मुझे मुगले आजमा लता मंगेशकरकै दरबार रागमा मोहब्बतकी झूठी कहानी जस्ता गीतहरू गाएकी छन् भने गजलका बादशाह मेदी हसनले कुबको फेल गई गुलाम अलीले त्यस्तै जगजीत सिंहले पनि दरबार रागमा धेरै जगजित सिंहले दरबार रागमा गजल पनि भजन पनि गाएका छन् हामी आज दरबार विशेष अन्तर्गत शाही परिवारका गीतकारहरूको पनि चर्चा गर्दैछौं भने शाही परिवारका गीतकारहरूका बाहेक विश्वभरि नै दरबारको संगीतको जुन प्रभाव छ त्यसबारेमा पनि चर्चा गर्दैछौं हामीलाई हाम्रो फेसबुकमा कुमारजङ कार्कीले लेख्नु भएको छ अघिल्लो कार्यक्रम छुट्यो आज त विशेष कार्यक्रम लाइभ सुन्न विशेष आतुर भई प्रतीक्षारत छु भनेर संगीतमा दरबारको मूलत सकारात्मक भूमिका नै थियो होला भनेर उहाँ लेख्नुहुन्छ दरबारमा राणाकाल र शाहकालमा मास्टर रत्नदास प्रकाश र बच्चो कैलाशको विशेष चर्चित थिए भन्ने सुनिन्छ दिनेश रावत लेख्नुहुन्छ हिजो स्थान विशेष साह्रै रोचक भएको थियो आज दरबार विशेषको प्रतीक्षा गरिरहेको छु हिजो स्थान विशेषमा समावेश नभए पनि आज दरबार विशेषमा दुई हजार छत्तीस सालमा रेडियो नेपालमा रेकर्ड गरिएको स्वर्गीय कृष्ण विक्रम थापाको सिन्धुली गढ़ी घुमेर हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार सुन्न पाउने आशा छ भनेर उहाँले लेख्नु भएको छ सिन्धुली छ दुदौलीका हाल साउदी अरेबमा बस्ने दिनेश रावतजीको यो प्रतिक्रिया हो त्यसै गरी अन्य धेरै मित्रहरू अमृत थापा सुशीला सिलवाल मनोज कुलुङ अमरदीप श्रेष्ठ तेज कवाए राजु हुमागाई दीपक श्रेष्ठ कृष्ण केसी लगायत धेरै मित्रहरूले यहाँ आफ्नो टिप्पणी गर्नुभएको छ अनिश न्यौपानी अनन्त कटवाल सुभाष ढुङ्गेल र हामीलाई हिजो स्विडेनबाट हाम्रा वरिष्ठ पत्रकार सुचेन्द्र बहादुर विष्टले पनि फोन गरेर उहाँले त्यो कार्यक्रम सुन्दै गर्नुभएको जानकारी दिनुभएको थियो भने आज एकजना मित्रले फिनल्याण्डबाट पनि यो कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद र एकजना मित्र मित्रले हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ अझ अमर गीतहरू देशभित्र भन्दा पनि देश बाहिर बढी सुन्छन् दाई उनीहरू लेख्नु भएको छ यहाँ सबैलाई हार्दिक आभार व्यक्त गर्दै अब अर्को प्रसंगमा लागौ राजा महेन्द्र भनेर चिनिने वा कवि मविबी शाह भनेर चिनिने वा एमबीबी शाह भनेर चिनिने श्रष्टा जसले आफ्नो पत्नी रत्न राजलक्ष्मी देवी शाहको नाममा रत्न रेकर्डिङ स्थापना गरेपछि रत्न रेकर्डिङ रत्न रेकर्डिङ संस्थानले पहिलो रेकर्डिङ गरेको छवटा प्रमुख गीतमा नारायण गोपाल बच्चु कैलाश नारायण गोपाल तारादेवी सुमन कुमार नेपालीका गीतहरू काठमाडौँको चेत भवनमा रेकर्ड भएर कलकत्तामा मिक्सिङ गर्न लगिएको थियो तीनै गीतहरू पछि कालजयी गीतहरू बने विशेष गरेर जाग जाग चम्कहे नौजवान हो त्यसै गरी भूपी शेरचनको मैले गाएको गीतमा तिम्रो हँसिलो मुहार छ वा बच्चु कैलाशका गीतहरू यी धेरै गीतहरू आए र महेन्द्रकै नाममा स्थापित एउटा सांगीतिक समूह महेन्द्र संगीत निकेतनमा निर्देशकका रूपमा रतनदास प्रकाश आबद्ध थिए भने अन्य कलाकारका रूपमा कुमारी लिली सिंह बच्चु कैलाश जगत मर्दन थापा ज्ञान बहादुर कृष्णमानहरू आबद्ध थिए महेन्द्र संगीत निकेतन महेन्द्रकै सम्मानमा स्थापित गरिएको एउटा सांगीतिक समूह हो यसले धेरै नेपाली गीत गजलहरू संगीतबद्ध गरे तर महेन्द्र स्वयं नै संगीतका पारखी मात्र होइन उनी नेपालमा चलचित्र भित्र्याउने पहिलो शासक नै थिए उनले रूसका महान फिल्मकार को फिल्म मदर हेरिसकेपछि उनले हिन्दीमा बनेको मदर इण्डिया पनि हेरिसकेपछि नेपालमा आमा सिनेमा बनाउनका निम्ति बम्बईबाट हिरा सिंह खत्रीलाई नेपालमा निम्ति आए तर मविवी शाहको आफ्नो प्रिय संगीतकारका रूपमा तीनजना चर्चित भारतीय संगीतकारहरू थिए हेमन्त कुमार सलिल चौधरी र जयदेव तर माइती घरमा संगीत गर्नका निम्ति उनले हेमन्त कुमारलाई आग्रह गर्दा उनले भ्याएनन् सलिल चौधरीले कारणवश इन्कार गरे र जयदेव त्यसका संगीतकारका रूपमा आए र माइती घरमा जयदेवले संगीत गरे तर मवि शाह हेमन्त कुमारको म्युजिकका फ्यान थिए र हेमन्त कुमार मुखर्जीले मवि शाहको दुईवटा गीतलाई संगीत गरेका छन् एउटा गीत हाम्रो संग्रहमा छ र एउटा गीत गाएकी छिन् विश्व प्रसिद्ध गायिका स्वर सम्राज्ञी लता मंगेशकरले मवि शाहको शब्दमा लता मंगेशकरको स्वरमा हेमन्त कुमारको संगीतमा मवी शाहको शब्दमा यो गीत आजको एक सय बीसौं श्रृंखलाको दरबार विशेषमा हेमन्त कुमार भारतीय संगीत जगतका एक अत्यन्त आदरणीय संगीतकार हुन् उनले स्थापना गरेको बम्बईको गीताञ्जली स्टुडियो जहाँ धेरै नेपाली फिल्महरूको गीतको मिक्सिङ रेकर्डिङ र एडिटिङहरू हुने गर्छ र उनको स्टुडियो गीताञ्जलीमा अझै पनि लो बजेटका नेपाली फिल्महरू र लो बजेटका हिन्दी फिल्मका कामहरू हुने गर्छन् हेमन्त कुमार स्वयं एक कुशल संगीतकार उनले बीस साल बाद जस्तो फिल्ममा संगीत गरेका थिए भने उनी एक निर्माताका रूपमा पनि प्रसिद्ध मानिन्छन् उनले धेरै राम्रा चलचित्रहरू बासु भट्टाचार्यद्वारा निर्देशित चलचित्र लगायत उनले अन्य केही चलचित्र पनि बनाएका छन् विशेष गरेर असित सेनसँग बनाएको उनको चलचित्र खामोश अत्यन्त लोकप्रिय मानिन्छ आज हामीले सुन्यौं मवी शाहको रचनामा हेमन्त कुमारको संगीतमा लता मंगेशकरको यो गीत दरबार विशेषको यो प्रसंगमा दरबार विशेषका बारेमा तेज कवायजीले लेख्नु भएको छ हाम्रो फेसबुकमा भूकम्पले धेरै दरबारहरू भत्किसकेका छन् आशा गरौं एक दिन अवश्य बन्नेछन् अरू दरबारको भन्दा पनि सूर्य थुलुङको बादलोको दरबारमा बन्दाडाको मेला बोलको गीत अवश्य बज्ने आशामा छु भनेर उहाँ लेख्नु भएको छ सुशीला सिलवालले अजर अमर गीत संगीतको पर्खाईमा छु भनेर लेख्नु भएको छ मनोज कुलुङले एक भन्दा अर्को रोचक अजर अमरका विषयहरूको पर्खाईमा भनेर लेख्नु भएको छ अमृत थापा लेख्नुहुन्छ दरबार विशेष अनौठो विषय छनौट भएछ आजको अजर अमर गीतहरूमा हाम्रो यो दरबार प्रसंगको कुराकानीकै सिलसिलामा हामीसँग अन्य केही गीतकारहरू दरबारका गीतकारहरूमा जी शाह चाँदनी शाह रविन्द्र शाहका प्रसंगहरू आए र जी शाहका गीतहरू शिवशंकरले संगीत गरेका छन् र शिवशंकरको संगीतमा दीपक खरेलले पनि गाएका छन् र सत्यनारायण राज भण्डारले पनि गाएका छन् र नेपाली चलचित्र पहिलो नेपाली चलचित्र आमा जसमा पञ्चै हो यो देश बनाइदेऊ जस्ता गीतहरू पनि राखेर त्यति बेला दरबारको हस्तक्षेपमै त्यो फिल्म बनाइएको भए पनि हिरासिंह खत्रीले तीन चलचित्र निर्माण गरे आमा परिवर्तन र आज भोलि तर दरबारसँगकै सम्बन्ध बिग्रेको कारणले उनी पछि बम्बईमा पलायन भए हामीलाई हाम्रो ट्वीटरमा मेन्सन गर्नुभएको छ दिपेन्द्र पाण्डेले अजर अमर गीतहरूमा आजको दरबार विशेष कार्यक्रम पहिलाको कार्यक्रमभन्दा फरक र खोजमूलक सुन्दै रोचक लाग्यो भनेर भएको छ मिनराज भट्टले आकाशको तिर्मिरे तारा म गर्न सक्दिन पालमुनि बसेर सुन्दैछु भनेर लेख्नु भएको छ मविबी शाहपछि दरबारमा एक अर्का सक्रिय गीतकारका रूपमा चिनिन्छन् चाँदनी शाह चाँदनी शाहको धेरै गीतहरूमध्ये नारायण गोपालले गाएर चर्चित भएको गीत मेरो माया मा, एउटा मान्छेको मायाले अत्यन्त लोकप्रिय मानिन्छ तर मेरो मायाको संसार भन्ने गीत पनि अम्बर गुरूङको संगीतको कारणले गर्दा निकै लोकप्रिय भएको थियो चाँदनी शाह साहित्य संगीत कलामा रूचि भएका एक विद्यार्थी थिइन् जति बेला उनका गुरू गोविन्द बहादुर मानन्दरसँग उनी संस्कृति विषय पढ्दै थिए त्यति बेला गोविन्द बहादुर मानन्दरकै प्रेरणाले उनले गीत लेख्न शुरू गरेको कुरा पनि उनका प्राध्यापक गोविन्द बहादुर मानन्दर भन्ने गर्थे तर चाँदनी शाहका कैयन गीतहरू उनले लेखेको होइनन् भनेर आक्षेप आउँदा वा आरोप लाग्दा पनि एकैजना मान्छेले मात्र त्यसको स्पष्टीकरण दिन सक्थ्यो जुन जो रेड नेपालको गीतका जाँचकी थिए अर्थात त्यति बेलाका रेड नेपालका उपनिर्देशक राममणि रिसाल राममणि रिसाल स्वयंले इगल कपीमा आएको ती गीतहरू आफ्नो हातले हेरेर गीतकारको नाम नहिरिकन रातो कलमले भटाभट दाग लगाएपछि त्यति बेलाका निर्देशक भोगे प्रसाद शाहले रामन शाहलाई भनेछन् ओहो तपाईँले त मेरो पनि जागिर खानुभयो आफ्नो पनि जागिर जाने भयो यो कविमा यसरी दाग लगाउनु नहुने यो त दरबारबाट आएको कवि थियो रामन निसारले भने कसको कवि त यो जसको भए पनि भाषा त मिलाउनु पर्यो गीतमा छन्द कहीँ कहीँ बिग्रेको छ मैले त्यही मिलाएको हुँ ल जानुहोस् तपाईँ अब तपाईँ पनि भोलिदेखि अफिस नआए भयो म पनि नआए भयो भनेर उनी निराश भए तर त्यो कवि दरबार पुगेछ दरबार पुगेपछि उनलाई दरबारबाट भोलि यो कपी कसले हेरेको उहाँलाई दरबार पठाइदिनु भनेर बोलाएपछि राममणि रिसालजीको दरबारमा उपस्थिति भएछ तपाईँले यति राम्रोसँग गीतको भाषाहरू हेरिदिनु भएछ अरू गीत पनि हेरिदिनु भनेर उनलाई आग्रह गरे जीवनमा कुनै पुरस्कार सम्मान मञ्चमा बस्न रूचि नराख्ने रामणि रिसालले त्यो काम पनि निशर्त स्वीकार त गरे तर मैले गीतमा काँटछाँट गरे भने ममाथि कुनै दोष लगाउन पाइँदैन भनेर उनले भने यसरी रामन रेसालले सेन्सर गरेर बनेका सातवटा गीत नै चाँदनी शाहको रेकर्ड भएका पहिलो चरणका गीतहरू थिए जसमध्ये उकाली ओरालीहरूमा शुभकामना भरि जस्ता गीतहरू पनि पर्दछन् तर हामीहरूले सुन्नेछौ अम्बर गुरूङको संगीतमा तारा थापाको स्वरमा यो गीत जीवन र मृत्युसँग संघर्ष गरिरहेकी गायिका तारा थापाको स्वर गायिका तारा थापा क्यान्सरबाट ग्रस्त हुनुहुन्छ उहाँका सहायतार्थ गायिका मीरा राणाले अमेरिकाबाट रकम संकलन गरेर ल्याइन् भने त्यसै गरिकन संगीतकार दीप श्रेष्ठले आफ्नो संयोजनमा त्यसै गरी अभिनेत्री गौरी मल्लले र उनका धेरै श्रोताहरूले अहिले हामीलाई अस्ट्रेलियाको ब्रिस्बनबाट पनि अनुप श्रेष्ठले पनि तारा थापाको सहायतार्थ केही रकम संकलन गरेर पठाउनु भएको छ तारा थापा अहिले निकै सशस्त्र हुँदै जानुभएको छ र आजकल आफ्नो फेसबुकमा केही जीवनका नयाँ परिचयहरू फोटोहरू फूलहरू उहाँ गाँसिरहनुहुन्छ त्यो नै हामी उहाँका स्नेही शुभेच्छुको निम्ति एउटा प्रेरणाको सन्देश हो हामीलाई फेसबुकमा हाम्रा मित्र उपेन्द्र कुमार योगी लेख्नुहुन्छ आत्मीय प्रकाश दाई रात्रिकालीन नमस्कार दरबारभित्रका साहित्यकारहरूका गीतहरू पनि यति धेरै राम्रा र कर्णप्रिय रहेछन् आज फेरि दरबारभित्रका साहित्यकारहरूको याद दिलाउनुभयो यदि सम्भव भएसम्म चाँदनी शाहको गीत जुन फूल मैले चाहेको थिएँ बधाई दिनुहोला भनेर भएको छ चाँदनी शाहको अरू गीत हामी अवश्य नै बजाउनेछौ अब पछि दरबारमा बसे संगीत पनि गरेका गायक हुन् जी शाह जी शाहको अर्को नाम ज्ञानेन्द्र शाह पनि हो र उनलाई उनको आफ्नो परिवारमा निर्मल नामबाट पनि सम्बोधन गर्ने गरिन्छ जी शाहलाई नेपालमा गणतन्त्रको आन्दोलन चलिरहेको पूर्व साना शाह गरिन्थ्यो जफर उनलाई पनि द लास्ट मोगुल मटक बहादुर शाह जफर जसलाई ब्रिटिस रेजिमेन्टले उनलाई कु गरेर उनकै पत्नी जिनत उनका छोराहरूसँग मिलेर बहादुर शाह जफरलाई भारतबाट खेदेर बर्माको रंगुन पुर्याइयो र बर्माको रंगुनमा पनि उनी गीत गजल लेखेरै बस्थे उनको चर्चित गजल बात करनी थी मुझको जुन मेदियासनले गाएका छन् त्यसै गरिकन महाकर लाए थिए खुदासे उम्रे दोपलका करार चर्चित मानिन्छ बहादुर शाह जफर दरबारमै बसेर गीत लेख्न वा गीत लेख्न सिकेका एक श्रष्टा हुन् उनका गुरू थिए जोक र जोक्सलाई उनले नै राष्ट्र कविको पदवी दिएका थिए भने पछि उनका गुरू भए गालिब मिर्जा गालिब जसका कारण बहादुर शाह जफर निकै चर्चामा पनि आयो त्यसै गरी नेपालका अन्तिम राजा मानिएका ज्ञानेन्द्र शाहलाई पनि कैलाशले नै संगीत सिकाएको थियो र बच्चो कैलाशकै प्रेरणाले उनले केही गीतमा संगीत पनि गरे र ज्ञानेन्द्र शाहले केही गीतमा संगीत गरेर उनको संगीतमा तयार भएको गीत सत्यनारायण राज भण्डारी उदित नारायण झा र गरिकन अन्य युवा कला पनि गाएका छनृ उनको चर्चित गीत बच्चु कैलाशले गाएको हे युवा हे युवा तिमी हो देशको शक्ति उनकै सांगीतिक गुरू बच्चु कैलाशको स्वरमा पनि गुन्जिन्छ अब यहाँ जी शाह अर्थात ज्ञानेन्द्र शाहको रचनामा सत्यनारायण राज भण्डारीको स्वर रचना र संगीतमा दीपक खरेलको तकली बिना जो तस्वी आँखामा छाई बस्छ सोचाइ बिना जो मनमा मन बुझ्ने अजर अमर गीतको आजको एक सय बीसौं श्रृंखलामा हामी दरबार विशेष कार्यक्रममा छौं र यस कार्यक्रमका बारेमा किशोर केले लेख्नु भएको छ दरबारिया गीत र राग दरबारीको इतिहास दाजुको आवाजमा सुन्दैछु लाग्दैछ आजको कार्यक्रम श्रृंखलाकै उत्कृष्ट कार्यक्रम भनेर लेख्नु भएको छ दिपेन्द्र पाण्डेले मेन्शन गर्नुभएको छ अजर अमर गीतहरूमा आजको दरबार विशेष कार्यको कालवेज रक्स हामी sir thanks for bringing a fact hit here to unknown गते दरदार नेपालीको जीवन पनि त्यो तनावपूर्ण भएको थियो यी सबै कुराको शोकाकुल स्थितिलाई सम्झना गर्दै आजको कार्यक्रमलाई बिसाउन चाहन्छु शब्द दरबार सधैँ षड्यन्त्रको चपेटामा रह्यो दरबार सधैँ शंकास्पद रह्यो हाम्रो जनताको हाम्रो देशको दरबारसँग सधैँ कटुता रह्यो तर दरबारले दिएको एउटा सांगीतिक परिसरको इतिहास यति नै प्राविधिक मित्र साई र यो प्रस्तुत प्रकाश सामीलाई विदा दिनुहोस् कालजै नेपाल स्तुति अजर अमर गीतहरू स्वर्णिम युग का गीतहरूको सुन्दर दस्तावेज